गते मासिक बैठकको दिन पासबुक भरिने बेहोरा समेत जानकारी गराइन्छ सम्पर्क स्थान Mahakali Vikas bank bus park Dadeldhura Joshi medical store बाग बजार सङ्घको कार्यालय तुफान डाँडा डडेलधुरा सम्पर्क मोबाइल अन्ठानब्बे अडतालिस सतासी एकतिस त्रिहत्तर प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना अनि म भूपेन्द्र विष्ट सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु डडेलधुराको भित्री मधेस क्षेत्रमा खोलामा बगेर फेरि एकजनाको मृत्यु भएको छ हिजो मात्रै परशुराम नगरपालिकामा रंगुन खोलाले बगाएर एक महिलाको मृत्यु भएकोमा हिजो साँझ नै एक पुरूष आलिताल गाविसमा सुनखोलाले बगाउँदा मृत्यु भएको छ आलिताल चार घुम्ते बजारबाट सोही गाविसको वडा नम्बर तीनमा रहेको आफ्नो घरतर्फ आउने क्रममा सुनखोला तर्दै गर्दा सत्तालिस वर्षीय पर्यागराज जोशीको बगेर मृत्यु भएको हो साँझ छ बजेको समयमा सुनखोलाले बगाएका जोशीको शब आज बिहान मात्रै रंगुन खोलाको किनारामा भेटिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ पुल नहुँदा वर्षाको समयमा बाढ़ी आएको बेला समेत ज्यान नै जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् यस्तै बैतडीमा पनि एकजना मृत फेला परेका छन् मृत फेला पर्नेमा रौलेश्वर गाविस साथ पाटाका छयालिस वर्षीय उद्धव विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभएको छ विष्ट हिजो बेलुका बाख्रा हराएको भन्दै जंगलतर्फ गएका र घर नफर्कने नफर्केपछि घर परिवारले खोज तलाश गर्दा आज घर नजिकै मृत अवस्थामा फेला परेको बताइएको छ प्रहरीको टोली अहिले घटनास्थलतर्फ गएको र प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडले जनाएको छ घटनास्थल सदरमुकामबाट दस घण्टाको पैदल दूरीमा पर्दछ कम्प्युटर इन्स्टिच्युटको आवरणमा अवैध रूपमा बालगृह सञ्चालन गरेको र विभिन्न प्रलोभन दिए बालबालिकाको धर्म परिवर्तन गराएको आरोपमा केही दिन अघि छापा हानेको धनगढ़ी तारानगर स्थित भक्तराज जोशीको घरमा रहेका बालबालिकाहरूलाई अभिभावकलाई बुझाउन निर्देशन दिइएको छ दर्ता बिना सञ्चालनमा रहेको चर्च र बालगृहमा रहेका चारजना बालबालिकाहरूलाई आज महिला महिला तथा बालबालिका कार्यालयमा बोलाएर सञ्चालक भक्तराज जोशीकी श्रीमती पार्वती जोशीलाई श्रीमान जोशी सहित तीन दिनभित्र उपस्थित भएर अभिभावकलाई बुझाउन लिखित पत्र दिएर निर्देशन दिइएको हो हिजो दुई बजेसम्म सञ्चालक भक्तराज जोशीलाई प्रशासनमा हाजिर हुन भनिएको भए पनि उनी अझैसम्म पनि सम्पर्कमा आउन सकेका छैनन् बाल गृहमा रहेका चारजना बालबालिका मध्ये एकजनालाई सञ्चालक जोशीकी श्रीमती पार्वतीले बुझाउन भनेर महिला तथा बालबालिका कार्यालयमा लगे पनि कार्यालयकी निमित्त प्रमुख महिला अधिकृत महिला विकास अधिकृत ललिता पाण्डे भट्टले भक्तराज जोशीको नाममा पत्र लेखेर आजको मितिदेखि तीन दिनभित्र अभिभावकलाई बोलाई जिम्मा लगाउन भनिएको छ महिला तथा बालबालिका कार्यालयमा भएको छलफलपछि यस्तो निर्देशन दिएको छलफलमा सहभागी बालबालिका क्षेत्रमा कार्यरत सिबिन नेपालका कार्यक्रम संयोजक माधव लोहनीले बताउनु भएको छ जोसेकी श्रीमती पार्वतीको हातमा दिएको पत्रमा बिहिबार साँझ पाँच बजे भित्र बालबालिका उनीहरूका अभिभावकलाई र श्रीमानलाई समेत साथमा ल्याउन निर्देशन दिएको छ सो समयमा पनि न्यायमा कानून अनुसार कार्यवाहीको प्रक्रिया अगाडि बढ्ने सिभिन नेपालका कार्यक्रम संयोजक लोहनीले जानकारी दिनुभयो यस्तै सञ्चालक जोशीको घरमा प्रशासनले सोमबार आर्थिक कारोबार लगायतका महत्वपूर्ण कागजात नियन्त्रणमा लिएपछि अनुसन्धानलाई तीव्रता दिइएको छ पहिलोपटक शुक्रबार छापा हानेर कागजातहरू जफत गर्दै सञ्चालक जोशीलाई सोमबार उपस्थित हुनका लागि भनिएकोमा नआएपछि दोस्रो पटक खान तलासी गर्दा आर्थिक कामसँग सम्बन्धित धेरै तथ्यहरू खुलेका थिए थप बदमाशी र गल्तीहरू पाइन थालेपछि स्थानीय प्रशासनले विशेष रूपमा कागजातहरूको अनुसन्धान भइरहेको जनाएको छ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभएको छ जोशीको घरमा सञ्चालित आस्था राष्ट्रिय संगीत नेपाल नामक चर्चका नाममा आएको रकम विभिन्न जिल्लाका चर्चहरूलाई दिइएको आर्थिक सहयोग चर्चका नाममा गरिएको कारोबार धर्म परिवर्तन तथा तालिम आदि कार्यमा भएको आर्थिक कारोबारका कागजातहरू नियन्त्रणमा लिएको प्रशासनले जनाएको छ जोशीको नाममा विदेशबाट एकै खातामा लाखौं रकम आउने गरेका तथ्यहरू फेला परेका थिए पछिल्लो समय कैलालीमा धर्म परिवर्तन गराउने क्रम तीव्र रूपमा बढ़ेको छ पछिल्ला केही वर्ष यता क्रिस्चियन धर्मावलम्बीको संख्या कैलालीमा आठ सय प्रतिशत भन्दा बढ़ीले बढ़ेको जनगणनाको तथ्याङ्कले देखाउँछ धर्म परिवर्तनका नाममा विदेशीले करोड़ौं रूपयाँ खर्च गरिरहेका र गरीब विपन्नलाई आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै यसलाई रोक्नुपर्ने माग उठिरहेको छ नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले सिटी भिटीबाट सम्बन्धन प्राप्त कञ्चनपुरका शैक्षिक संस्थाहरूमा निगरानी बढ़ाएको छ सिटी भिटीको मापदण्ड विपरीत शैक्षिक संस्थाहरू सञ्चालन भएको भन्दै क्रान्तिकारीले आफ्नो संगठनले निगरानी बढ़ाएको जनाएको छ अखिल क्रान्तिकारीले मंगलबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै आफ्नो संगठन शैक्षिक विकृति विरूद्ध संघर्ष गर्ने भएकाले यस वर्ष पनि सिटी भिटीद्वारा सम्बन्धन प्राप्त जिल्लाका शैक्षिक संस्थाहरूलाई मापदण्डमा सञ्चालनमा आउन अनुरोध गरेको छ अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक प्रकाश जफरेलले जिल्लाका विभिन्न शैक्षिक संस्थाहरूमा ज्ञापन पत्र बुझाएको बताएका छन् संयोजक जोशीका अनुसार विगत भन्दा यस वर्ष शुल्क वृद्धि गरेकाले शुल्क वृद्धि फिर्ता तोकिएको मापदण्ड अनुसार भौतिक संरचना निर्माण शैक्षिक सामग्री प्रयोगशालाको व्यवस्थाका साथै केन्द्रबाट प्राप्त छात्रवृत्तिसँगै आन्तरिक छात्रवृत्ति प्रदान गर्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ सिटीभिटीद्वारा सञ्चालित जिल्लामा अधिकांश शैक्षिक संस्था संस्थाहरू नियम विपरीत संचालनमा भएको क्रान्तिकारीले दावी गरेको छ शैक्षिक क्षेत्रमा व्यापक अनियमितता र घोटाला हुँदा समेत सरकार चुप लागेर बस्नु निन्दनीय भएको र शिक्षामा सेवा भन्दा पनि व्यवसायीकरण भएको क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य विष्णु उपाध्यायले टिप्पणी गर्नु भएको छ व्यावहारिक र वैज्ञानिक शिक्षामा क्रान्तिकारी विद्यार्थीहरूले पहिलेदेखि नै उठाए पनि सरकारले व्यवस्था गर्दा आजको सरकारी शिक्षा प्रणालीलाई निजी क्षेत्रले चुनौती दिएको उनको भनाइरहेको छ यस्तै अवस्था र अझै रहे गरीब तथा निमुखा जनताका छोराछोरीले अबको दश वर्षपछि पढ्न नपाउने उनको दावी रहेको छ शिक्षामा विकृति फैलाएका शैक्षिक संस्थाहरूलाई तीन दिने अल्टिमेटम दिँदै तीन दिनभित्र नियम संगतमा नआए शैक्षिक संस्था विरूद्ध क्रान्तिकारले कड़ा आन्दोलन थाल्ने चेतावनी समेत दिएको छ शैक्षिक विकृति विरूद्ध क्रान्तिकारले यही साउन तीस जन प्रदर्शन गर्ने एकतीस गते र बत्तीस गते शैक्षिक हड़तालको घोषणा समेत गरेको छ आफ्नो संगठनले विद्यार्थीहरूको हक हितका लागि उठाएको मुद्दामा सम्बन्धित निकाय जिम्मेवार नभए कड़ा आन्दोलन थाल्ने क्रान्तिकारी कञ्चनपुरले चेतावनी दिएको छ दार्चुलाको उकु गाविसको वडा नम्बर पाँच जौलजीबीमा प्राथमिक विद्यालय नजिक नहुँदा त्यहाँका बालबालिकाहरू भारतीय विद्यालयमा गएर पढ्नुपर्ने बाध्यता रहेको छ गाउँमा विद्यालय नभएपछि बाध्य भएर भारतीय विद्यालय पढाउनु परेको अभिभावकहरूले बताएका छन् आफ्नो देशमा विद्यालय जान दुई घण्टा बढी समय लाग्ने गर्छ जौलजीविका स्थानीय रामसिंह धामीले भन्नुभयो गाउँमै विद्यालय नहुँदा तीन वर्षदेखिका बालबालिका भारतीय बजार जौलजीवीमा पढाउन परेको छ गाउँबाट सरस्वती मावि उकु पुग्न बालबालिकालाई दुई घण्टा बढी समय लाग्छ यस्तै उकुकै वडा नम्बर सात डिन्सीमा रहेको मावि डिन्सी पुग्न पनि उत्तिकै समय लाग्ने गरेको छ पटक पटक विद्यालय खोल्ने प्रयास गरे पनि अनुमति नपाउँदा गाउँमा विद्यालय खोल्न नसकेको अभिभावकहरूको गुनासो रहेको छ सो गाविसका अभिभावकहरूले गाउँ नजिक विद्यालय नहुँदा भारतीय सरकारी विद्यालय र निजी विद्यालयमा पढाउने गरेका छन् भैतडीमा खोलाले बगाउँदा बेपत्ता भएका दुई बाल बालिका चार दिनसम्म पनि फेला पर्न सकेका छैनन् शनिबार दिउँसो सलेना एकमा रहेको बागगोठ खोला तर्ने क्रममा दुर्गास्थान गाविस दुईका भरतराम ओटका चौध वर्षीय छोरा यशपन्त ओट बेपत्ता भएका हुन् दुर्गास्थान घर भएका बालक सलेनामा मामा घर गएका थिए बेपत्ता बालकको खोजी गर्नका लागि प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभएको छ घटनास्थल सदरमुख मुकामबाट डेढ दिनको पैदल दूरीमा पर्दछ यस्तै आइतबार बेपत्ता भएकी जिल्लाको मल्लादेही गाविस चारकी पन्ध्र वर्षीय विमला जोशी पनि फेला पर्न सकेकी छैनन् बेपत्ता किशोरीलाई आमा विष्णादेवी जोशीसँग मामा घर महादेव स्थान चारबाट घर फर्कने क्रममा बीच बाटोमा पर्ने सिम चानी खोलाले आइतबार दिउँसो एक बजेतिर बगाएको थियो घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्दछ बेपत्ता दुवैजनाको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडी श्रेणीले जनाएको छ यसैबीच साउन पन्ध्र गते घरबाट बेपत्ता भएका तीनजना बालबालिकाको अझै पत्तो लागेको छैन बझाङको दह बगर गाविस दुई कि अठाइस वर्षीय गोमा बोहरासँगै घरबाट निस्किएका बोहराका पाँच वर्षका छोरा अम्बर सात वर्षकी छोरी कमला र एघार वर्षीय छोरा प्रकाश बोहराको अझै पत्तो नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ गोमा बोहरा भने दहबगर गाविसमा रहेको संघार खोलामा उन्नाइस गते खोलाको किनारमा मृत अवस्थामा फेला पर्नु भएको थियो घरबाट बेपत्ता भएको दस दिन भइसक्दा समेत तीनैजना बालबालिकाको अवस्था हालसम्म समेत अज्ञात रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनु भएको छ डीएसपी चन्दका अनुसार बालबालिकाको खोजी कार्य भइरहेको छ खोजी कार्यमा इलाका प्रहरी कार्यले बुङ्गलबाट प्रहरी नायब निरीक्षक राधाकृष्णनाथ सहितको सातजनाको टोली र प्रहरी चौकी बेचगढा प्रहरी चौकी बागथला र प्रहरी चौकी रोयलबाट गरी पच्चीसजनाको प्रहरी टोली खोजीगारीमा सक्रिय रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभएको छ तपाईँ युनिटी खबर सुनिरहनु भएको छ बजाङका केही गाविस सचिवहरूले सदरमुकाममा नै बस्दा सेवाग्राही मार्गमा सामान्य कामकाजको लागि पनि दुई दिन तीन नै हिँडेर हजारौं खर्च गर्न बाध्य अब एउटै नेताले दुई चुनाव क्षेत्रमा लड्न नपाउने लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला ए सरिता नानी यो सियोमा धागो दिनु न मेरो त आँखैले भ्याएन आँखाले भ्याएन रे के भन्नुभएको भाउजू हो भने नानी म त आफै छक्क पर्या छु हिजो आज मसिनो कुरा देख्न गाह्रो हुन्छ अझ रात परेपछि त आँखा निकै कम देखिन्छ लौ भाउजू तपाईँलाई भिटामिन ए को कमी भए जस्तो छ भिटामिन ए पाइने खाना पर्याप्त मात्रामा खानु पर्यो हो र नानी हो नि भाउजू छदेखि चौबिस महिनाका बालबालिका गर्भवती र सुत्केरीहरूलाई भिटामिन ए को बढी आवश्यकता पर्दछ त्यसै गरी सामान्य अवस्थामा पनि हामीले भिटामिन ए भएका खानेकुराहरू नियमित खानुपर्छ भिटामिन ए पाइने हरिया साग सब्जी गाजर फर्सी र मेवा जस्ता पहेँला फलफुल मासु कलेसो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 कामको लागि पनि दुई तीन दिन हिँडेर हजारौं खर्च गरेर सदरमुकाम धाइरहनु परेको छ भने धेरैले सदरमुकाममा रहेका गाविसका कार्यालयहरू खोज्नैमा हैरानी खेप्नु परेको गुनासो गरेका छन् द्वन्दको अवधिमा सुरक्षाको कारण देखाएर सदरमुकाम पुगेका गाविस सचिवहरूले हालसम्म पनि सदरमुकाम चैनपुरमा खोलिएका कार्यालयहरू बन्द गरेका छैनन् एक भन्दा बढ़ी गाविसको जिम्मेवारी लिएका केही सचिवहरूले एक्लै नै जिम्मा लिएका सबै गाविसको काम गाविसमै गएर गर्न नभ्याउने भएका कारण सदरमुकाम चैनपुरमा सम्पर्क कार्यालय खोल्नु बाध्यता रहेको बताए पनि अडतिसजना सचिवहरू मध्ये तीनजनाले मात्र एक भन्दा बढ़ी गाविसको जिम्मेवारी लिएका छन् धेरै गाविसका सचिवहरूसँग सदरमुकाममा बस्नुपर्ने कारण सोद्धा कसैले पनि यस बारेमा बोल्न चाहँदैनन् सचिवहरू गाउँ परिषद सामाजिक सुरक्षा भत्ता वितरण र कहिलेकाहीँ गाविसमा हुने बैठकमा मात्र गाउँ जाने गरेको र बाँकी समय सदरमुकाममै बस्ने गरेको कैलाश गाविसका बहादुर सिंहले बताउनुभयो सचिवहरूले यसरी सदरमुकाममा कार्यालय खोली बस्दा गाउँको विकासको लागि आएको रकम समेत सदरमुकामको महँगो घर भाडा खर्च हुने गरेको र गाउँमा सञ्चालित विकास आयोजनाको प्रभावकारी अनुगमन नहुने गरेको सिंहको भनाइ छ स्थानीय विकास अधिकारी प्रेमराज गिरीले गाविस कार्यालयमा बस्नुपर्ने सचिवले सदरमुकाममै कार्यालय खोलेर बस्नै नमिल्ने बताएका छन् जरूरी काम बाहेक अन्य समय गाउँमै बस्न परिपत्र तथा निर्देशन गरेको उहाँले जानकारी गराए पनि जिल्ला विकास समिति बझाङकै संरक्षणमा सचिव सदरमुकाम बस्ने गरेको सरोकारवालाहरूको आरोप रहेको छ बजाङको चैनपुर बजारमा पाँच सात वर्षदेखि बस्दै आएका लादेन भनेर चिनिने एकजना मानसिक रोगी बेवारिसे अवस्थामा रहेका छन् एक्लै बसिरहन्छन् भोक लागेमा होटल पसलमा गएर भोक लाग्यो भन्दै खानेकुरा मागेर खान्छन् शहर बजार सड़क छेउछाउमा दयनीय अवस्थामा बाँचिरहेका मानसिक रोगी लादेन जस्तै अन्य पन्ध्र सोह्र जना भन्दा बढ़ी यस्ता मानिस भेटिन्छन् स्थानीय छोता बजार भाडे बजार तमौल बजार तलकोट बजार क्षेत्रमा मानसिक रोगीहरू बजारमा घुम्नेर जे पायो त्यही केही आफै बरबराएर बोल्ने जस्ता गतिविधि गर्दै आएका छन् त्यस्तै सदरमुकाम चैनपुरमै तीनजना महिला समेत मानसिक रोगी रहेका छन् कसैले दिए खान्छन् नत्र नालीमा अट्किएको दिशा पिसाब र फोहोर पानीसँगै बग्ने भात रोटी लगायतका वस्तु खान बाध्य हुन्छन् उनीहरू सड़ककै छेउछाउमा सुत्ने गर्दछन् स्वास्थ्य चौकी प्रमुख धनबहादुर भट्टले जिल्लाको कोट भैरव गाविसमा मात्रै मानसिक रोगीहरू पच्चीस जना रहेको र एक दुईजना घर छोडेरै हिँडेको अवस्था छ केही घरमै रहेको बताउनु बताउनु भएको छ नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत मानसिक रोगीहरूका लागि कार्यक्रम तथा योजना गाउँघरसम्म नपुग्दा मानसिक रोगीहरूले उचित उपचार र परामर्श नहुन सकेको उनको भनाइरहेको छ घरका आफन्तले पनि उनीहरूको उपचार नगरिदिँदा बजारहरूमा घुम्दै पेट पाल्ने गरेका छनृ सामुदायिक वनको पहिचान राष्ट्रिय समृद्धिको अभियान भन्ने मूल नाराका साथ आज प्रथम सामुदायिक वन दिवस डोटीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ जिल्ला वन कार्यालय डोटी सामुदायिक वन उपभोक्ता महासंघ र सामुदायिक विकास केन्द्रको आयोजनामा डोटीमा आज सामुदायिक वन दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू गरिएको छ दिवसको अवसरमा आज बिहान जिल्ला प्रशासन कार्यालय डोटी शैलेश्वरी मन्दिर प्राङ्गण अगाडि र नगरपालिका भित्रकै चिसापानी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा वृक्षारोपण गरिएको छ डोटीका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद आचार्य सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्ट जिल्ला न्यायाधिवक्ता प्रकाश राज भण्डारी जिल्ला वन अधिकृत बद्री कुमार कार्की वरिष्ठ कृषि विकास अधिकृत डाक्टर तपेन्द्र बहादुर शाह निर्माण व्यवसायी संघ डोटीका अध्यक्ष क्षेत्र कठायत र पत्रकार महासंघ डोटीका अध्यक्ष मीनबम लगायतले वृक्षारोपण गर्नु भएको थियो सामुदायिक वन दिवसकै अवसरमा जिल्ला विकास समिति डोटीमा विभिन्न सामुदायिक वनका महिला स्तरीय हाजिरी जवाब पनि गरिएको छ जिल्ला वन कार्यालय डोटीले सदरमुकाम क्षेत्रमा धुमधामका साथ दिवस मनाएको भए पनि ग्रामीण क्षेत्रका सामुदायिक वन उपभोक्ता समितिहरूले दिवसका बारेमा आफूहरूले पत्तो नपाएको गुनासो गरेका छन् बजाङको पिपलकोट गाविसको बड्डी ज्यावन गाउँमा साउन पन्ध्र गतेदेखि स्थानीयहरूले देवी देवताका गीत गाउँदै आएका छन् गाविसको वडा नम्बर सातमा पर्ने उक्त गाउँका महिला र पुरूषहरू समूह बनाएर भाद्र कृष्ण जन्माष्टमीसम्म साँझ पख देवी देवताका गीत गाउँदै रमाइलो गर्ने गर्दछन् पुरानो परम्परालाई जोगेर्ना गर्नकै लागि उक्त गाउँका बासिन्दाहरूले साँझ खाना खाएर साउन पन्ध्रदेखि भाद्र कृष्ण जन्माष्टमीसम्म कालो महिनामा रमाइलो गर्ने गरेको स्थानीय सुरेश धामीले रेडियो युनिटलाई जानकारी दिनुभएको छ अधारो महिनाको रूपमा चिनिने साउन महिना देवी देवताको सक्रियता बढाउन उनीहरूले यसो गर्ने गरेको उनको जान उनले जानकारी दिएका छन् निर्वाचन आयोगले प्रतिनिधि सभाको चुनावमा उम्मेद्वार बन्नका लागि चाहिने योग्यतामा निकै कडा प्रस्ताव गरेको छ अब एउटै नेताले दुईवटा चुनाव क्षेत्रमा उम्मेद्वारी दिन पाउने छैनन् साथै समानुपातिक निर्वाचन र थ्रेस वर्ल्डका बारेमा पनि नयाँ व्यवस्था गरिएको छ निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनका लागि व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ प्रस्तावित विधेयकमा एक व्यक्ति दुई क्षेत्रमा चुनाव लड्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ प्रमुख दलका ठूला नेताहरू दुई क्षेत्रमा उम्मेद्वार बन्ने गरेका छन् तर आयोगले तयार पारेको प्रस्तावमा प्रतिनिधि सभाको चुनावमा एक व्यक्ति एक भन्दा बढी क्षेत्रमा उम्मेद्वार बन्न नसक्ने उल्लेख छ संविधान अनुसार प्रतिनिधि सभामा प्रत्येक क्षेत्रमा एक सय पैसठी र समानुपातिकतर्फ एक सय दस सदस्य रहनेछन् समानुपातिक उम्मेद्वार सूचीमा पनि निर्वाचन आयोगले समानुपातिक सदस्यको छनौटलाई केही कड़ा बनाउन प्रस्ताव गरेको छ अब समानुपातिकको सूचीको प्राथमिकताका आधारमा क्रमशः विजयी उम्मेद्वार छनौट गर्नुपर्नेछ सूचीको पुछारमा रहेको व्यक्तिलाई सांसद बनाउन पाइने छैन यसअघि राजनीतिक दलहरूले समानुपातिकको सूचीमा भएकाहरूलाई आफ्नो अनुकूलतामा छनौट गर्न सक्थे यदि आयोगले प्रस्ताव गरेको विधेयक पारित भएमा सूची अनुसार नै प्रतिनिधि सभा सदस्य बन्नेछन् साथै प्रस्तावित कानून अनुसार अब कुनै पनि दलले समानुपातिकमा मात्रै उम्मेद्वारी दिन पाउँदैनन् समानुपातिको आधा अर्थात कम्तीमा पचपन्न निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेद्वारी दिनै पर्ने बाध्यकारी व्यवस्था गरिएको छ निर्वाचन आयोगले तयार पारेको मस्यौदामा एक दशमलव पाँच प्रतिशत थ्रेस होल्डको प्रस्ताव गरिएको छ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 गराउने कार्य रोक्नुपर्ने माग कञ्चनपुरमा सिटी भिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थामा क्रान्तिकारीको निगरानी दार्चुलाको उकुका बालबालिकाहरू विद्यालय नजिक नहुँदा भारतीय विद्यालयमा पढ्न बाध्य बजाङका केही गाविस सचिवहरूले सदरमुकाममा नै बस्दा सेवाग्राहीहरू मार्कामा सामान्य कामको लागि पनि दुई तीन दिन हिँडेर हजारौं खर्च गर्न बाध्य र कसैले वास्ता नगर्दा मानसिक रोगीहरू सड़क छेउछाउमै रात दिन बिताउन बाध्य अब एउटै नेताले दुई चुनाव क्षेत्रमा लड्न नपाउने समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू Radio Unity dot com dot एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ हस्त समाचार बुलेटिनबाट हामी दुवै विदा हुन्छौँ नमस्कार